मुटुसम्म आखिर कसरी पुग्छ मुटुदेखि मुटुसम्म hmm. नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण आए कार्यक्रम मुटुदेखि मुटुसम्ममा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेघ हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारैभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु आज पनि सदा झैँ म तपाईँकै मनभित्रको साथी चन्द्र अँधेरी कालो रात मिठो कल्पना उड्दैछ पुष्पको विमान रम्दैछ यात्री आफ्नो मान मायालुजनको यादमा चाहन्छ एकअर्काको मुठुमा स्पर्श गर्न आफ्नो मान्छेप्रति तपाईँको मुठुमा उम्लिएको मायाको प्रवाहलाई मायालुको मुठुसम्म पुर्याउने तार कार्यक्रम मुठुदेखि मुठुसम्म यही स्लोगनको साथमा आज पनि तपाईँका सन्देशहरू तपाईँका आफन्तसम्म पुर्याउने चेष्टा गर्दै आइसकेको छु म तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर या चार यस त्यस पछाडि एउटा खाली ठाउँ छोड्नुहोस् र फेरि एउटा यम यम लेखेर फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना तपाईँको मुटुको कुरा लेखेर तपाईँको आफ्नो मान्छेलाई सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका म्यासेजहरूलाई म कार्यक्रममा स्थान दिनेछु त्यसै गरी तपाईँ W W W dot Facebook dot com slash radio server पेजमा गएर तपाईँका कमेन्टहरू पनि हामीलाई पोस्ट गर्न सक्नुहुन्छ त्यसका लागि भने मैले कमेन्ट पोस्ट गर्नका लागि कार्यक्रमको यो प्रोमोसहितको स्लोगन पोस्ट गरिसकेको छु तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु र धेरै साथीहरूले एसएमएस पनि गरिसक्नु भएको छ म साथीहरूको नै एसएमएसलाई कार्यक्रममा स्थान दिन चाहन्छु यतिखेर एसएमएस लेख्नु भएको छ दर्शन नमस्ते चन्द्र दादा माम खानुभयो त मि डिम्पल निगिता फ्रम हाडीखोला मनमुटुमा बसेको मायालुलाई love you and miss you भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ उहाँ लेख्नुहुन्छ अगाडि एसएमएसमा दर्शन दादा म सबिना अह म सबिना भैँसे भैँसे छ मेरो सन्देश प्यारो छोरा सन्दीपलाई मिस यो छोरा भन्छु र हजुरलाई पनि मिसिङ यो भन्दै छोड्छु ओके भाइ शीघ्र उहाँले सिग्न लेख्नु भएको छ त्यस पछाडि के लेख्नु भएको थियो कुनै माफ गर्नुहोला तपाईँको पुरा एसएमएस पढ्न पाइनँ सबिनाजी त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ लासो दाजु म सपना घिसिङ भैँसे छबाट तिमी दस देऊ म बिस दिन्छु तिमी दस देऊ म बिस दिन्छु तिमी गाला देऊ म किस दिन्छु उही बीको लागि र प्यारी भाउजू सबिनालाई मिस यु ओके भाइदा भन्नुभएको छ थ्याङ्क सो मच यति राम्रो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभयो त मि विपना तामाङ फ्रम खोला दुई फुलपानी पानी फुल पनि काँडा उहाँले के लेख्नु भएको छ कता पुग्यो पुग्यो <laughs> फुल पनि काँडा भन्छ बसन्तले साथ नदिएपछि फुल पनि काँडा भन्छ बसन्तले साथ नदिएपछि जीवन पनि उजाड लाग्छ भाग्यले साथ नदिएपछि ओके दादा गुड इभिनिङ बाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि र एसएमएस गर्दै गर्नुहोला अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना भयो त एन्ड नभए तिमी नभए के लेख्नु भएको थियो कुनै नभए टाइममै खानु रे के भन्नुभएको छ अवश्य नै खाना खाइसकेको छु आज चाहिँ इट्स मी सोनु आज मेरो सन्देश भन्नुपर्दा टु अल माई फ्रेन्डहरूलाई miss you and love you specially कसै कसैको लागि रे के एन जे लेख्नु भएको छ अह कसै कसैले पनि सुनिरहनु भएको होला तपाईँको यो सन्देशलाई है जे होस् सन्देश छोड्नु भएको छ तपाईँको आफ्नो मान्छेले सन्देश पाइसक्नु भएको छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ साथीहरूले धेरै एसएमएस गरिरहनु भएको छ तपाईँको एसएमएसहरू यतिखेर एसएमएस गर्नुभएको छ नारी भएर जन्मेपछि हजारौँ चोट सहनु पर्दो रहेछ नारी भएर जन्मिएपछि हजारौँ चोट सहनु पर्दो रहेछ सन्चै नभए पनि सन्चै सन्चै सन्चै नभए पनि आरामै छौ त भन्नु पर्दो रहेछ म सपना भैँसी छबाट ओके गुड नाइट दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि वास्तविक कुराहरू लेख्नु भएको छ अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्र दादा खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ आइएम सन्चलाल रुम्बा फ्रम खोला साथ मसिनीबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको धड्कन यस युलाई आई लभ यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अभिवादन दादा कारणवश लामो समय पश्चात लामो समय पश्चात एसएमएस गर्दैछु उहाँलाई कालुले मिस गरिरहेको छ भनिदिनु ल एन्ड हजुर र भाउजूलाई पनि मिस गरिरहेछु शेष कल्पना गुड नाइट दा भन्नुभएको छ thank you so much Kalpana अझै धेरै समयपछि एसएमएस गर्नुभएको छ तपाईँलाई पनि हामीले सम्झिरहेका छौँ धेरै धेरै धेरै सम्झिरहेका छौँ तपाईँको एसएमएस आज पढ्न पाएँ खुसी लाग्यो अर्को एसएमएस गर्नुभएको छ हाई हेलो चन्द्र दाजु लासु फ्याफुल्ला एन्ड रात्रिकालीन मि मनिष लामा मकवानपुरबाट आज मेरो सन्देश अल माई फ्रेन्ड्सलाई मिस यु एन्ड स्पेसली हजुरलाई पनि मिसिङ अलर्ट भाइ बाई भन्नुभएको छ मलाई पनि सम्झनु भएकोमा धेरै धेरै धन्यवाद छ मनिषजी अर्को एसएमएस गर्नुभएको छ दादा म भैँसे साथबाट लक्ष्मी गोले मलाई हर पल हर माया गर्ने अमृत घलाललाई love you and miss you okay bye bye दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि तपाईँको अमृतले पनि सुनिरहनु भएको होला कार्यक्रम अर्को एसएमएस गर्नुभएको छ दादा मि भैँसे साथबाट सरगम गोले मलाई हरपल माया गर्ने उमेशलाई I love you and miss you भन्न चाहन्छु ओके बाई बाई दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा मि उमेश विष्ट हाँडीखोला एक चकरीबाट भोलिदेखि हाम्रो बाह्रको फर्स्ट टर्मिनल एक्जाम छ त्यसैले माई फ्रेन्डहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु ओके दादा गुड नाइट भन्नुभएको छ उमेशजी तपाईँ र तपाईँको साथी सम्पूर्णलाई यो फर्स्ट टर्मिनलको एकदमै शुभकामना दिन चाहन्छौँ राम्रो गर्नुहोला बेस्ट अफ लक त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दाजु दर्शन नमस्ते सन्चय हुनुहुन्छ मि मनिष लामा मकवानपुर सन्देश युनिसाजीको लागि नम्बर अन्ठानब्बे शून्य बयानब्बे अठहत्तर पाँच सय उन्नाइस अन्ठानब्बे शून्य बयानब्बे अठहत्तर पाँच सय उन्नाइसमा प्लिज एसएमएस गर्नु भनिदिनु र हाई दाजु ओके टेक केयर बाई भन्नुभएको छ ल है मनिषजीले गर्नुभएको छ युनिसाजीको लागि अन्ठानब्बे शून्य बयानब्बे सत् अन्ठानब्बे शून्य बयानब्बे अठहत्तर पाँच सय उन्नाइस अन्ठानब्बे शून्य बयानब्बे अठहत्तर पाँच सय उन्नाइसमा तपाईँले उहाँलाई एसएमएस गर्नुहोला एसएमएस गर्नको लागि उहाँले आग्रह गर्नुभएको छ त्यसै गरी अर्को पनि एसएमएस छ थुप्रै एसएमएसहरू आइसकेको छ यतिखेर अह एसएमएस गर्नुभएको छ अह एसएमएस गर्नुभएको छ कसले गर्नुभयो एसएमएस गर्नुभएको छ तर साथीहरूले एसएमएस गरे गरे हुनुहुन्छ त्यसैले सर्या सरै गरिरहेछ मलाई चाहिँ पढ्न अलिकति गाह्रो भइरहेछ आवाज पनि बसेको हो कि क्या हो कस्तो सुनिरहनु भएको छ प्रतिज्ञा पनि दिनुहोला आवाज अलिकति नमिठो सुनेको हो कि जस्तो पनि लाग्छ नमिठो सुन्नु हुँदाखेरि पनि कतिपय साथीहरूले चाहिँ ढाँटेर फेरि राम्रो छ भनिदिनुहुन्छ म चाहिँ फुरुङ्ने <laughs> जे होस् सकेसम्म कस्तो आवाज सुनिरहेको छ यो पनि तपाईँले जानकारी गराउनुहोला यतिखेर अर्को एसएमएस गर्नु भएको छ अह मुटुभरि तिमी छौ आँखैले तिमीलाई खोजिरहन्छ मुटुभरि तिमी छौ आँखैले तिमीलाई खोजिरहन्छ याद सम्झनाभरि तिमी छौ अङ्गालोले तिमीलाई खोजिरहन्छ दादा म सबिना छबाट ओके बाई दा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यति मिठो रोमान्टिक म्यासेजको लागि अर्को एसएमएस गर्नुभएको छ लासु जेजु सेवसोलजी म अस्मिता थिङ छतिवन चारबाट मेरो मुटुदेखि मुटुसम्म भन्नुपर्दा मनभित्रको साथी छुच्ची सुमिना वाइभा भन्नुभएको छ त्यस पछाडि पनि उहाँले केही कुरा लेख्नु भएको थियो होला तर उहाँको पुरा एसएमएस प्राप्त भएन थ्याङ्क सो मच र सेवसोलजी भन्नुभएको छ खाना चाहिँ खाइसकेको छु धेरै धेरै धन्यवाद छ अस्मिताजी अर्को एसएमएस गर्नुभएको छ हेलो ब्रो खाना भयो त it's me STR Lama from Hetauda उन्तिस नेवारपानी बाट बल गरेर त्यो भने यता मड भन्दिनँ म माया गर्छु थाहा छ मलाई छोड भन्दिनँ म मेरो प्यारी कान्छी सुनिता गोलीलाई मिस गर्दैछु तिम्रो परिवारको कारण तिमी मबाट टाढा हुने त छैनौ नि जे जस्तो भए पनि मायामा तिमीलाई नै माया म तिमीलाई नै गर्छु भन्नुभएको छ सुनिताजीलाई सन्देश भएको छ एसटिआरजीले एसटिआरजी हरेक मान्छेको लागि आफ्नो फ्यामिली आफ्नो परिवार सबैभन्दा ठुलो हुन्छ आमा बुवाको हामीले कहिलेकाहीँ जानेर पनि दुखाउँछौँ मन कहिलेकाहीँ नजानेर पनि आमा बुवाको मन दुखाइरहेका हुन्छौँ जे होस् कहिलेकाहीँ परिवारका केही सदस्यहरू हाम्रो मायाको खिलाफ हुन्छन् हाम्रो मायाको विरुद्धमा हुन्छन् तर परिवारकै कारणले माया छुट्ने भने होइन परिवारले जस्तोसुकै लान्छनाहरू लगाए पनि परिवारले जस्तोसुकै दबाब दिए पनि हाम्रो मायालाई सिद्ध गर्न सक्ने क्षमता यदि हामीसँग छ भने परिवारलाई दोष हामीले लगाइरहनु पर्दैन अवश्य पनि तपाईँलाई सुनिताजीले धेरै माया गर्नुहुन्छ तपाईँले पनि सुनिताजीलाई धेरै माया गर्नुहुन्छ र तपाईँहरूको मायामा सत्यता तपाईँहरूको मायामा एउटा सामर्थ्य र शक्ति छ भने अवश्य पनि तपाईँको माया सफल हुनेछ चाहे परिवार बाधक होस् या समाज थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भए त हजुरको मि अन्जु लामा शिखरपानीबाट मेरो एसएमएस भन्नुपर्दा चितौ चितवनमा हुने मेरो विजयलाई प्लिज नरिसाउ है कल गर्न पाइनँ एन्ड भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन माफ गर्नुहोला थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिला थिङजीले फ्रेन्ड दादा दिदी भाइ एन्ड बहिनीलाई I miss you love you भन्दै बाई भन्नुभएको छ थ्याङ्क सो मच हाम्रो नियमित एसएमएस गर्ने साथी हुनुहुन्छ मुस्कान शर्मिला थिङजी धेरै धेरै धन्यवाद अर्को एसएमएस गर्नुभएको छ पार्वती लामाजीले बसमाडी आठबाट फुल सम्झी सिउरे थिए सुख भए अह उहाँले के लेख्नु भएछ फुल सम्झी सिउरे थिए तिमीलाई काँडा बनिदियो जुन सम्झी साँचेको थिए तिमीलाई बिजुली बने गर्जिदियो भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यति मिठो भावनाको लागि अर्को एसएमएस गर्नुभएको छ प्रकाश लामाजीले बसमाडी आठबाट घायल भयो मुटु मेरो तिम्रै यादले सताइदिँदा घायल भयो मुटु मेरो तिम्रै यादले सताइदिँदा आँखा पनि सुक्खा भयो रात दिन तिमीलाई सम्झिरुँदा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ धेरै पीडा पीडामा बस्नु होला प्रकाशजी तपाईँको एसएमएसको लागि once again thank you so much अर्को एसएमएस गर्नुभएको छ हाई दादा I am Minakshi Tamang Minakshi Tamang from from हेनपा उन्तिस नेवार पानीबाट दादा यो जुनेली रातमा मबाट टाढा रहेकी रहेका फ्रेन्ड्स विक्रम बिना विमलालाई धेरै मिस एन्ड नजिक भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन धेरै धेरै धन्यवाद छ मिनाक्षीजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेटौँडा बाह्र भोरलेबाट ऋतु हाई चन्द्र खाना खानुभयो भन्नुभएको छ खाना खाइसकेको छ तपाईँले पनि खानुभयो होला ऋतुजी है होइन आज मेरो एसएमएस उही तर अह उही टाढा रहने लेख्नुभयो होला सायद उहाँले तर लेख्नु भएको रहेछ टाढा रहने मुटुको टुक्रा युको लागि र अल फ्यामिलीको लागि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँले सम्झनु भएकोमा एसएमएस गरिदिनु भयो धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले नै जिन्दगी हाम्रो दुःखको दुःखैमा बाँचेको छ आँसुमा रमाउन सकिनँ आँसुमा रमाएको छु टुक्रा भएको छ मुटु तर जोड्न सिक्दैछु भन्नुभएको छ पीडामा हुनुहुन्छ सायद धेरै पीडामा बस्नु पनि हुँदैन शर्मिला चाहिँ तपाईँको नाम हेर्नुहोस् त मुस्कान छ कति राम्रो नाम छ तपाईँको नामअनुसार तपाईँ हाँस्नुहोस् मुस्कुराउनुहोस् तपाईँ मुस्कुराउनु भयो भने हामीलाई पनि लाग्छ कि हामीले तपाईँको पीडामा केही मलमपट्टि गर्न सफल भयो जे होस् खुसी रहनुहोला धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा मिस यु हजुरलाई हाँडी खोलाए गगन पानीबाट युनिसा आज मेरो SMS specially for my heart कालीलाई धेरै माया love you so much and साथमा मेरो आत्मीय ए टु जेड फ्रेन्डलाई लभ यु बाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि युनिसाजी अर्को एसएमएस गर्नुभएको छ हाई दादा how are you miss Susmi Tamang यो मुटुदेखि मोटुसम्मको मेरो फ्यामिली एन्ड फ्रेन्डलाई धेरै miss you and love you भन्छु र दाईलाई धेरै सम्झेको छ भनिदिनु ओके बाई दादा भन्नुभएको छ अवश्य पनि सुस्मिजीको दाई तपाईँ रेडियो सरोवर सुन्दै हुनुहुन्छ भने मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ भने मेरो आवाजबाट तपाईँलाई यो आग्रह गर्न चाहन्छु बहिनीले धेरै सम्झिरहनु भएको छ तपाईँ पनि उहाँलाई सम्झिहाल्नु होला है त धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस छ अर्को एसएमएस गर्नुभएको छ मैले एसएमएस पो अलिअलि कता कता छुट्याएँ कि जस्तो लाग्यो धेरै सम्झेको छ भनिदिनु यो मैले पढेँ सुस्मितजीको अर्को एसएमएस छ दादा हाई दादा I am Niru Lama from Bhainse मेरो मनमुटुमा बस्न सफल नमराजलाई miss you and love you भन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ नमस्कार चन्द्र दाजु मिस सृष्टि फ्रम हेटौँडा अलग अलग कर्म भए पनि हाम्रो पीडामा पीडामा हाम्रो पीडा नै पीडामा मर्म भए पनि हाम्रो निरन्तर बगिरहन्छ मेरो भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सृष्टिजी तपाईँको एसएमएसको लागि पुरा पढ्न पाइनँ त्यसको लागि पनि सरी भन्न चाहन्छु यतिखेर अर्को एसएमएस गर्नुभएको छ हेलो दादा नमस्कार म सावित्री सुनार हेटौँडा अट्ठाइस जम्बूबाट मेरो नेमसँग अनि भोइससँग परिचित सबै फ्रेन्डलाई मिस यु एन्ड मेरो मनको मुठुलाई मिस यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लासो जे सेव सोलजी म अस्मिता थिङ क्षतिवन चारबाट मेरो मुटुदेखि मुटुसम्म भन्नुपर्दा मनभित्रको साथी भन्नुभएको छ मनभित्रको साथी त भन्नुभयो फेरि एसएमएस छ अरे तल अँ पढ्ने कोसिस गरिरहेको छु एसएमएस गर्नुभएको छ सावित्रीजीको पढेँ मैले नमस् लासु जुजु सेवसोलजी म अस्मिता थिङ छतिवन अह छतिवन चारबाट मेरो मुटुदेखि मुटुसम्म भन्नुपर्दा मनभित्रको साथी छुच्ची सुमिना वाइबा एन्ड प्यारो रमेश वाइबालाई प्यारो माया र मिठो सम्झना भन्न चाहन्छु गुड नाइट भन्दै अनि हजुरलाई पनि है दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ म अह मन हाइदा सन्चे हुनुहुन्छ it's me Laxmi Ghalan from Hetauda चौबिस मेरो सन्देश भन्नुपर्दा सोल्टी अह सोल्टीज्यूलाई मिस यु भन्न चाहन्छु ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाँस्न नहाँस्न सक्छु नरुन सक्छु नमर्न सक्छु सम्झनामा आइरहन्छ बितेका पल हाई दादा खाना भयो त मी जस्मी बल फ्रम हेटौँडा दादा मिको साथी एलाई नरिसाउनु भनिदिनु ल भन्नुभएको छ लाई त एजी को भन्नुभयो <laughs> नरिसाउनु होला धेरै सम्झनाजीले धेरै अह सम्झनाजी भन्दा पनि मैले नाम पो उल्टो पढेँ अह जस्मिजीले धेरै सम्झिरहनु भएको छ नरिसाउनु भन्नुभएको छ है त यो मैले आग्रह गरेँ तपाईँलाई अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ अह के छ खाना भयो त म सावित्री पिब्ले पाँचबाट अह पिब्ले पाँचबाट असु आँसु दिनेलाई माया गर्नु हाँसो दिनेलाई होइन आँसु दिनेलाई माया गर्नु आँसु दिनेलाई हाँसु दिनेलाई होइन साथ दिनेलाई विश्वास गर्नु धोका दिनेलाई होइन आँसु दिनेलाई पनि साथ दिनुपर्छ हाँसो दिनेलाई अझ बढी साथ दिनुपर्छ जस्तो लाग्छ आँसु दिनेहरू आँसु दिएर जान्छन् हामीबाट टाढा विगत बन्छ एउटा बितेका पलहरू बन्छ एउटा तर पनि जे होस् हाम्रो वर्तमानमा जे छ त्यसैमा रमाउनु सिक्नुपर्छ जस्तो लाग्छ धोका दिनेलाई होइन भनेर चाहिँ I love you Sagar and miss you दादा गुड नाइट बाई भन्नुभएको छ थ्याङ्क सो मच सावित्रीजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभयो त म बिटु लामा बसमाडीबाट मेरो जिएफ प्रीतिलाई लभ यु भनिदिनु ल दादा भन्नुभएको छ अवश्य पनि प्रीतिजी तपाईँलाई लभ यु सो मच भन्नुभएको छ है त बिटुजीले धेरै धेरै धन्यवाद छ बिटुजी एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे खोला एकबाट कुमारी घलान कतारमा मेरो बुबालाई धेरै धेरै मिस यु भन्न चाहन्छु भन्नुभएको छ अवश्य पनि उहाँले पनि W W W dot radio server dot com dot एनपीबाट सुनिरहनु भएको होला तपाईँलाई अवश्य नै एकैछिनमा फोन पनि आउनसक्छ है त कुमारजी थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ फ्रम धादिङबाट हाई दादा आइएम विक्रम खै किन हो मिनाले कल म्यासेज गर्दैन उनलाई very very love you and miss you भन्न चाहन्छु भन्नु भएको छ खै के भयो होला त विक्रमजी है अवश्य मिनाजीले सुनिरहनु भएको छ भने अहिले तुरुन्तै कल गर्नुहुन्छ फोन हेर्दै गर्नु होला है त धेरै धेरै धन्यवाद अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले ना नारीको जिन्दगी नारीको जिन्दगी दुःखैको साथमा बाँचेको छु दुःखमा रोएको छु रातमा के थाहा के थाहा नारीको वेदना कस्तो हुन्छ भनेर आँसु छ जिन्दगी डट छु लेख्नु भएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन धेरै धेरै धन्यवाद अर्को एसएमएस गर्नुभएको छ हाई दादा आइएम अन्नु फ्रम हेनपा चौबिस थाहा छैन लभ कसरी भयो बट लभ नभएको भए नै राइट हुन्थ्यो एन्ड रियल त यही हो कि म तिमीलाई धेरै धेरै धेरै माया गर्छु हरेक सेकेन्ड्स तिमीलाई मिस गरिरहेको हुन्छु I love you Sunil I just love you please call me my heart भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच उहाँले पनि सुनिरहनु भएको होला कल आउँछ अन्नुजी थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले उहाँले दोहोऱ्याएर गर्नुभएको रहेछ फेरि त्यति नै आएको छ एसएमएस धेरै धेरै धन्यवाद छ अर्को एसएमएस छ सावित्री सुनालजीले फ्रम हेटौँडा अट्ठाइसबाट मेरो सम्बन्ध केन्द्रको अह किशोरीहरूलाई मेरो संवाद केन्द्रको किशोरीहरूलाई एक्जामको लागि बेस्ट अफ लक भन्छु अनि दादा मेरी कान्छी कमला आज केटिएमबाट आछे लभ यु भन्छु भन्नुभएको छ थ्याङ्क सो मच सावित्रीजी तपाईँको एसएमएसको लागि सावित्रीजीसँग कुरा नभएको पनि धेरै भयो एसएमएस पनि बल्ल पढ्न पाइरहेको छु खुसी लाग्यो सावित्रीजी धेरै धेरै धन्यवाद छ एसएमएसको लागि अर्को एसएमएस छ हेलो दादा आर्सु तामाङ फ्रम हेटमडा सत्र सानो सुकौलीबाट किन सधैँ आफ्नो मान्छेहरूले किन सधैँ आफ्नो मान्छेहरूले नै छोडेर जान्छ त्यस्तै भइरहेको छ मेरो लाइफमा miss you all Facebook friend and love you good night भन्नुभएको छ यो अनुत्तरित प्रश्न मलाई पनि अनुत्तरित नै छ आर्सुजी अब किन छोडेर जान्छ मान्छेले तर छोड्ने नै आफन्तले हुन् छोड्ने नै आफ्नाले हुन् यही भन्छु यति मात्रै भन्छु योभन्दा बढी मलाई पनि थाहा छैन है अर्को एसएमएस गर्नुभएको छ नमस्कार दादा सन्चय हुनुहुन्छ मि निगिता फ्रम खोला भुलेर पनि कसैलाई साँचो माया नगर्नु साँचो माया गर्नेले धोका खाँदो रहेछ आफ्नो सम्झी भन्नुभएको छ त्यसो पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्रजी म एफएम दुनियाँको साथी गौरव लामा खुसी फ्रम हेटौँडा सोह्र उत्तरपानी आज यो प्रोग्राम मार्फत छतिवन अधेरी बस्ने प्यारी भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन माफ गर्नुहोला धेरै धेरै धन्यवाद छ एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ आँसु आउँछ मुटुभरि तर म पुस्न सकिनँ पुग्छन पुछ्न सकिन्न याद आउँछ मुटुभरि तर म भुल्न सकिनँ नमस्ते दादा मे तामाङ निसुबी फ्रम हर्नमाडी भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र तपाईँको थुप्रै कमेन्टहरू यतिखेर आइसकेका छन् तपाईँका कमेन्टहरूलाई म एकैछिनमा राख्नेछु कार्यक्रममा अहिले भने धेरै बोलियो तपाईँलाई पनि दिक्क लाग्यो होला चन्द्र कति बोलिरहेछ आज भनेर अब क्रममा भने तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज लब से आंखों को मन्नतें पूरी तुमसे ही तू मिले जहाँ मेरा जहाँ है वहाँ के सारी तुमसे ही तो छू लिया तूने लब से आंखों को मन्नतें पूरी तुमसे ही तू मिले जहां मेरा जहां है वहाँ रौनक सारी तुमसे ही दूरियों ने नजदीकियों से सौदा कोई कर लिया त्यो नै साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रममा सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा प्रत्येक मङ्गलबार यसै समयमा तपाईँले यो कार्यक्रम सुन्दै आइरहनु भएको छ र तपाईँका सन्देश तपाईँका मुठुको कुराहरू तपाईँको आफन्तसम्म पुर्याउने यो एकमात्र कार्यक्रम हो र आज पनि तपाईँका सन्देशहरू तपाईँका आफन्तसम्म पुर्याउने कोसिस गरिरहेको छु म यतिखेर तपाईँको अर्को सन्देश पनि पढ्न चाहन्छु अब भने तपाईँको एसएमएस भन्दा पनि तपाईँको कमेन्ट लिँदैछु म कमेन्ट गर्नुभएको छ साथीहरूले कमेन्टमा लेख्नु भएको छ सबैभन्दा सुरुमा कमेन्ट कसले गर्नुभएको छ कमेन्ट भन्दा पनि अह एसएमएस नै गर्नुभएको थियो रोमियो अर्जितजीले खै उहाँको एसएमएस कता पुग्यो भनेर पो कन्फ्युज भयो त <laughs> उहाँले लेख्नु भएको छ हेलो दादा यो रिमझिम वर्षाको सुनौलो दिनको दर्शन नमस्ते साथमा न्यानोमा स्पेसली तपाईँको लागि अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ यो मैले बिहानको म्यासेज हो कि जस्तो लाग्यो उहाँको अर्को म्यासेज पनि अपडेट भइसकेको थिएँ तर कता गयो <laughs> खोज्दैछु नरिसाउनु होला है त तपाईँको एसएमएस एकैछिनमा पढ्छु म यतिखेर तपाईँको कमेन्टहरू लिन चाहन्छु थुप्रै थुप्रै थुप्रै कमेन्टहरू आइसकेका छन् घलानको छोरोजीले कमेन्ट गर्नुभएको छ <laughs> म पनि घलानको छोरो तपाईँ पनि घलानकै छोरो पर्नुभएछ तपाईँको आवाज त अलिअलि खराब सुनिरहेको छ दादा भन्नुभएको छ अवश्य पनि आज मेरो आवाज अलिक खराबै सुनिरहनु भएको छ होला तपाईँले मलाई पनि त्यस्तै महसुस भइरहेछ अलिकति आवाज बसेको जस्तो खै यो केही बढी भयो कि केही कमी भयो कि मलाई पनि आज मलाई लागिरहेछ धेरै धेरै धन्यवाद छ घलानको छोरोजी र आई लभ दिस प्रोग्राम पनि लेख्नु भएको छ उहाँले धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट लेख्नु भएको छ मुक्तान नानु क्रिस्चियनजीले न रुएर जान जान्छ न कराएर जान्छ जब आउँ आउँछ नि तिम्रो याद ए उहाँले लेख्नु भयो मैले अलिकता बुझ मिलाएर पो पढेन कि जस्तो लाग्यो न रोएर जान्छ न कराएर जान्छ जब आउँछ नि तिम्रो याद बेसरी मनैभरि पागल बनाएर जान्छ भन्नु आज उहाँले वा एकदमै राम्रो छ नमस्कार चन्द्र ब्रो म बिना लामा आज मेरो सन्देश उही निष्ठुरी उही निष्ठुरीलाई मुटुभरिको माया एन्ड मिस यु भन्न चाहन्छु एन्ड अल फेसबुक फ्रेन्डहरू मिस यु भन्दै छुट्टिन्छु गुड नाइट ब्रो भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रोनी चौधरीजीले हेलो दादा म बन्धन चौधरी हुप्राबाट म आफ्नो अल फ्रेन्डलाई बेस्ट अफ लक भोलिको एक्जामको लागि एमएमसीमा पढ्ने क्लास बाह्रको स्टुडेन्टको लागि एन्ड गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नुभएको हो मम्माज कुइन्जीले थाहा छ मलाई तिमीलाई पाउन सक्दिनँ म तर पनि मनले पल पल तिमीलाई नै खोज्छ भन्नुभएको छ हेलो एन्ड नमस्ते दादा माइसेल्फ सेल्फ विपुना पदम पदमपोखरीबाट मेरो सन्देश भन्नुपर्दा चाहिँ मेरो प्यारो दिदी सबिनालाई अनि पूजा गोले दिदीलाई पनि धेरै धेरै सम्झना अनि अरू फ्रेन्डहरूलाई मिस यु सो मच भन्न चाहन्छु एन्ड लास्टमा love you so much Saman specially यच भन्दै बिदा माग्छु बाई बाई दादा भन्नुहोस् थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र तपाईँको कमेन्ट तपाईँको आफन्तसम्म तपाईँको आफ्नो मान्छेसम्म पुगिसकेको छ अवश्य पनि यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ पुरानो गाउँले केटोजीले पुरानो याद अधुरो जीवन रित्तेका रहरहरू हृदय र हिट्टाउको बिचको खोक्रो सहरहरू नश्वास नै लिन सक्छु म खुलेर हावामा नआस नै बोकेर जिउन सक्छु यो टाउको हुलमा धमिलो दृश्य अस्पष्ट लक्ष्य भोगाएका जहरहरू रहित टाउको बिचको खोक्रो सहरहरू भन्नुभएको छ एकदमै राम्रो भावना धेरै धेरै धन्यवाद छ गाउँले केटोजी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुदिन लामाजीले हेलो फ्याफुला चन्द्र दादा सुदिन लामा हेटौँडा अट्ठाइस लेबोट जम्मूबाट मलाई हरपल माया गर्ने मेरी सानोलाई धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु दादा र मेरो पनि मेरी सानोलाई हरपल माया गरिरहन्छे गरिरहनेछु okay bye good night Chandra दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सङ्गीत प्रेमी सन्देश तामाङजीले हाई दादा यो रात्रिकालीन साथमा दर्शन नमस्ते दादा इस्मी सङ्गीत प्रेमी सन्देश तामाङ फ्रम मकराञ्चुलीबाट दादा आजको मेरो सन्देश छोड्नु पर्दा माई अल फेसबुक फ्रेन्डहरूलाई लगायत मलाई चिन्ने अल ए टु जेड फ्रेन्डलाई मिस यु भन्न चाहन्छु दादा अनि विशेष गरेर मलाई माया गर्ने साथी ए एटीलाई I love you so much कान्छी भन्न चाहन्छु भन्दै okay bye bye good night दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र तपाईँका थुप्रै कमेन्टहरू थुप्रै सन्देशहरू आइरहेका छन् तपाईँको सन्देशहरूलाई म कार्यक्रममा स्थान दिनेछु र तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस त्यस पछाडि एउटा खाली ठाउँ या यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ कमेन्ट गर्नुहुन्छ भने डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले हेलो स्विट भोइसको धनी माई ह्यान्सी चन्द्र दादा सन्चै हुनुहुन्छ अनि खानपिन भोकी नै भन्नुभएको छ खानपिन भइसकेको छ म उही तपाईँको आत्मीय साथी सन्तोष नगरकोटी हटियादेखि रेडियो सर्भर प्रेमी अनि केही छ मेरो म्यासेज कसैको लागि जिन्दगीको हरेक पलमा मायाको कुराहरूलाई सुनिहेर्ने अनि कल्पना पनि गर्ने गरेको थिएँ तर आज किन यस्तो लाग्छ मलाई आज किन यस्तो लाग्छ मलाई यो कुराहरूलाई त्यति त्यति रुचि राख्ने गर्दिनँ म जिन्दगीमा कसैले सानै बेला पनि देखि बेस्ट फ्रेन्ड एन्ड माया गरेको थिएँ मैले मैले माया गरेको थिएँ मैले तर आज आएर उसले अह उसले ऊ मसँग बोल्दा पनि बोल्दैन घृणा लाग्छ राम्रो सोच्ने नराम्रो फिलिङ्स गर्छ राम्रो सोचे पनि नराम्रो फिलिङ्स गर्छ एन्ड माया त अब के भन्नु दादा बुझ्नु न तपाईँ नै कति ऊ मदेखि टाढे नखोज्छ भन्छे अह अह कति ऊ मबाट टाढिनु खोज्छ भन्ने कुरा त आज आएर उसको त्यो सुमधुर बोली आज मेरो कोमल मनलाई हल्का चोट दिएको छ के गर्नु दादा यस्तै हो मायाको परिभाषा अनेक प्रकारको हुँदो रहेछ बुझ्न मात्र गाह्रो हुँदो रहेछ कसैलाई यो मायाको शब्द अमूल्य हुन्छ कसैलाई मायामा चोट खानेहरूलाई एउटा डस्ने साप जस्तो रहेछ भनेर बुझ्ने पनि धेरै छन् ओके दादा जे जस्तो भए पनि अरू साथीको मायाको मिठा मिठा लभ स्टोरी सुनेर खुसी हुँदैछु आफ्नो भन्नुपर्दा त्यस्तै हो आज अति नै यति नै मेरो म्यासेज अल फ्रेन्ड्स मार्फत प्रसारण गरिदिनु भएकोमा thank you so much take care miss you good night भन्नुभएको छ थ्याङ्क यू सो मच रोमियोजी धेरै दुःखी नहुनुहोला जिन्दगी यस्तै हो खुसी साथ जिउने प्रयास गर्नुहोला तपाईँ भने कमेन्ट र एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि एउटा सङ्घुर साङ्गीतिक आवाज कोही आप्सा यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रममा र तपाईँका सन्देशहरू पढिरहेको छु हाम्रो स्टुडियोको घडीमा नौ बजेर चौन्न मिनट गइसकेको छ अब भने तपाईँ एसएमएस पठाउन र कमेन्ट गर्न चाहिँ अब चाहिँ बन्द गर्नुहोला अहिलेसम्म प्राप्त भएका एसएमएस र कमेन्टहरूलाई मात्र म कार्यक्रममा स्थान दिनेछु र यतिखेर तपाईँका कमेन्टहरू पढ्न चाहन्छु तपाईँको कमेन्टभन्दा नै अगाडि एसएमएस राखेर सक्छु सबै औ अनि तपाईँका एसएमएसहरू धेरै लिन सक्दिनँ म तपाईँका अहिलेसम्म प्राप्त भएका एसएमएस र कमेन्टहरू मात्र लिनेछु अब कमेन्ट र एसएमएस चाहिँ बन्द गरिदिनु होला साथीहरू है यतिखेर तपाईँको एसएमएस लिने क्रममा मैले अघि पढेको थिएँ साथीहरूको एसएमएस अलि तल पुगिसकेछ <laughs> आहा धेरै तल पुगिसकेको छ तपाईँको एसएमएसहरू मैले छुट्याएँ कि जस्तो लाग्छ फेरि दोहोऱ्याएर पढेँ भने पनि अलि नमिठो सुनिन्छ म हेरिरहेको छु तपाईँको एसएमएसलाई यतिखेर तपाईँका थुप्रै एसएमएसहरू आएका छन् म एसएमएस पढिहाल्छु हाई दादा आइएम प्रविशा लामा हटिया नौ दादा हुन त जीवनमा आफूले सोचेको जस्तो कहिले पनि हुँदैन के गर्नु के गर्नु दादा म उसलाई धेरै माया गर्छु आई लभ यु आर भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सोचेको सबै पुरा हुँदैन तर आश पनि त मार्नु हुँदैन नि होइन र रविसाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लस लासु दाजु के छ हाल खबर मे कमानेबाट विनोद तामाङ दाजु मेरो प्यारो क्रिस्मालाई नभेटेको एन्ड नदेखेको तिन चार दिन भयो नभेटिने उसलाई आई लभ यु एन्ड मेरो अल फ्रेन्डलाई मिस यु भाइ दाजु भन्नुभएको छ माया यस्तै <laughs> आज एकैछिन अगाडि छुट्यो भने धेरै बेर पो छुटे जस्तो लाग्छ दुई चार दिन भेट्न बोल्न पाएन भने पनि अलि बढी पीडा हुन्छ जे होस् माया यस्तै हो परिभाषा कसरी गर्ने तर जे होस् मायामा सबैलाई यस्तै हुन्छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ विमलजीले हाई ब्रो सन्चय हुनुहुन्छ आजको दिन मेरो मायालुलाई मेरो एसएमएस रिप्लाई गरिन आज मसँग रिसाइरहेको छ सो सधैँ खुसी होस् रिसाए पनि भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अरू पनि लेख्नु भएको थियो होला तर पुरा एसएमएस आएन है अर्को एसएमएस गर्नुभएको छ मायामा किन यस यो सब हुन्छ भोलि हजुर केटिएम जाँदै हुनुहुन्छ तर किन मबाट के गल्ती भएर म सुस्मिता सानो Pokhara and I miss you बी भन्नुभएको छ थ्याङ्क सो मच अब मायामा किन यस्तो हुन्छ प्रश्नको जवाफ दिनै गाह्रो छ माया मायामा सधैँ यस्तै हुन्छ जे होस् खुसी रहने कोसिस गर्नुपर्छ तपाईँ खुसी हुनुहोला अर्को एसएमएस गर्नुभएको छ हेलो दादा यो रातमा आज फेरि एकचोटि मेरो आफ्नो मान्छेको लागि मिठो सम्झना र मेरो साथीहरू र तपाईँलाई मिस यु भन्न चाहन्छु इट्स मी अह निसोन तामाङ फ्रम हेटौँडा सत्र सुकौलीबाट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना भयो त हजुरको भन्नुभएको छ भइसकेको छ म हेटौँडा छब्बिसबाट सबिना घलान किन दादा मायामा यति धेरै तडपिनुपर्छ र आज म उनीबाट नचाहेर पनि टाढिनु पऱ्यो भन्नुभएको छ त्यस पछाडि उहाँले के लेख्नु भएको थियो मायामा किन यति धेरै पीडा हुन्छ किन यति धेरै तडपिनुपर्छ यो जवाफ यसको जवाब पाउन धेरै गाह्रो छ सदियौँदेखि सबैले आफ्नो आफ्नै किसिमको दुःख आफ्नो आफ्नै किसिमको उत्तरहरू दिइरहेका हुन्छन् तर मसँग चाहिँ एउटै जवाब छ हामीले आवश्यकता भन्दै भन्दा बढी इच्छा गरिरहेका हुन्छौँ हामीले जसलाई माया गर्छौँ ऊबाट धेरै अपेक्षा गरिरहेका हुन्छौँ एकचोटि सोच्नुहोस् एकचोटि तपाईँ कसैलाई माया गर्नुहोस् तर उसले पनि तपाईँलाई त्यत्तिकै माया गर्नुपर्छ भन्ने भावना नराख्नुहोस् यदि त्यस्तो भयो भने तपाईँलाई माया तपाईँले माया गर्ने मान्छेले तपाईँलाई छोड्यो भने पनि तपाईँलाई जति अहिले पीडा हुन्छ त्यति धेरै पीडा हुँदैन मान्छेको अपेक्षा मान्छेको इच्छा मान्छेको चाहना नै हो दुःखको कारण त्यसैले अलिकति इच्छा कम गर्नुहोस् धेरै सपना नदेखिने त्यो भयो भने चाहिँ ठिकै हुन्छ होला जस्तो लाग्छ एनिवे म कुनै दार्शनिक या कुनै भविष्यवाणीकर्ता त होइन तर पनि त्यस्तो हुन्छ कि जस्तो लाग्छ मेरो भगाईहरूले त्यही बताउँछ थ्याङ्क यू सो मच समिनाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाइब्रो खाना भयो हजुरको म बिना लामा हेटौँडा सत्रबाट साई फुटबाट हुनुभएको रहेछ हेटौँडा सत्र साई फुट ओहो मैले नाम ठाउँको नाम चाहिँ गलत भन्यो भने चाहिँ नरिसाउनु होला है त <laughs> यो आग्रह गरेँ मैले आई एसएआइएफयुटी लेख्नु भएको छ सही फुट नै होला आज मेरो मनको मान्छेलाई लभ यु सो मच भन्दै अल फ्रेन्डहरूलाई पनि miss you and love you भन्दै छुट्टिन्छु गुड नाइट ब्रो भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ धेरै साथीहरूको एसएमएसहरू बाँकी छन् पढिरहेको छु अब भने तपाईँको एसएमएसहरू धेरै राख्न सक्दिनँ नगर्नुहोला मैले आग्रह गरिरहेको छु उहाँले लेख्नु भएको छ अर्को एसएमएस लेख्नु भएको छ हेलो दाजु यो रात्रिकालीन नमस्कार एन खाना खानुभयो कि नै भन्नुभएको छ खाना भइसकेको छ खोइ दाजु के भन्नु भन्नु जुन मान्छे मबाट टाढा भएको थियो त्यही मान्छे हिजो आज नजिक हुन्छ के गर्ने होला भन्नुभएको छ त्यस पछाडि उहाँले के लेख्नु भएको थियो तर प्राप्त भएको छैन है यो अक्सर मान्छेको जिन्दगीमा हुँदो रहेछ हेर्नुहोस् मैले पनि धेरै देखेको छु भोगिएको पनि छु टाढा हुने मान्छेहरू नजिक हुन्छन् तर यो चाहिँ अब के भन्ने बाटो बिराइसकेपछि फेरि बाटो सही बनाउनु धेरै गाह्रो हुन्छ आज तपाईँसँग नजिक भइरहनु भएको छ जसलाई तपाईँले कुनै समयमा धेरै माया गर्नुहुन्थ्यो आज तपाईँको आफ्नो संसार छ तपाईँको आफ्नो जिन्दगी छ माया लाग्छ उही मान्छेको माया लाग्छ नलाग्ने होइन तर जसलाई हामीले पछाडि धेरै पछाडि छोडेर आइसकेका छौँ उसैलाई फेरि अँगाल्नु पीडामय हुन पनि सक्छ तपाईँको जिन्दगीमा एक त ऊ साँच्चै नै तपाईँ तपाईँ पनि उहाँलाई माया गरिरहनु भएको छ तपाईँको अरू कसैसँग सम्बन्ध भएको छैन र उहाँको नेचर पनि राम्रो छ भने चाहिँ तपाईँ पनि माया गर्न सक्नुहुन्छ उहाँलाई तर तपाईँले तपाईँको नजरमा त्यो मान्छे सदैव गल्ती नै गल्ती नै गरिरहेको देख्नुहुन्छ र आज पनि तपाईँलाई ऊ गलत नै हो जस्तो लाग्छ भने मनको कुरालाई सुन्नुहोस् मनको कुरालाई बुझ्नुहोस् यो मान्छेले गल्ती गरेको छ भनेर टाढा भएको नै राम्रो मलाई चाहिँ यस्तो लाग्छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानु खानुभयो म अलिना लामा अभागी फ्रम भैँसेबाट दादा यो माया भन्ने चिज पनि कस्तो हुँदो रहेछ जो मान्छे आफूबाट टाढा हुँदै जान्छ उसैको माया लाग्छ भन्नुभएको छ टाढा भएपछि माया त अभियसली लाग्छ थ्याङ्क सो मच अलिनाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नु भएको छ आँसु आउँछ मुटुभरि यो मैले पढेँ थ्याङ्क सो मच सुबिजी एसएमएसको लागि अब चाहिँ सबै पढिसकेँ कि जस्तो लाग्यो अब तपाईँको एसएमएसहरू मैले यत्तिकै बिट मारेँ तपाईँको कमेन्टहरू बाँकी छन् कमेन्टहरूलाई म एकैछिनमा राख्छु अहिले भने एउटा छोटो गीत तपाईँहरूलाई सुनाउँछु कविना सुकुनाया यो छोटो गीत तपाईँको लागि राखेँ र धेरै साथीहरूको अब मैले एसएमएस चाहिँ बन्द गरिसकेको छु तपाईँका कमेन्ट मात्रै बाँकी छन् यतिखेर कमेन्टहरू लिन चाहन्छु सर र <laughs> अब चाहिँ फेरि अहिले तुरुन्तै चाहिँ नगर्नु होला है कमेन्ट मलाई अलिक गाह्रो पर्छ फेरि कार्यक्रम अलिक छोटाउनु पऱ्यो दस बजेर चार मिनट गइसकेको छ <laughs> सकेसम्म दसैँ बजी सिद्धाउनु हुने कार्यक्रम है <laughs> यतिखेर तपाईँको अर्को कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ मैले सङ्गीतजीको पढेँ युनिसा थिङजीले कमेन्ट गर्नुभएको छ उहाँले लेख्नु भएको छ हाई चन्द्र दादा रात्रिकालीन दर्शन नमस्ते म हाँडी खोला एकबाट अभागी युनिसा थिङ आज धेरै टाइमपछि मलाई मिस गर्नुभयो स्पेसली फर मुकवानपुरको मनिष लामालाई थ्याङ्क यू थ्याङ्क्स फर म एकैछिनपछि म्यासेज गर्छु भन्न चाहन्छु र उसलाई सम्झिरहेकी छु पनि भन्छु फ्रेन्डहरू एसपी लामा एलेक्स मनोज ईश्वर मोक्तान सबिना लामा मुस्कान शर्मिला दिपा लामा बसन्ती रुमे अर्जित त्यसै गरी राज थोकर अविरल प्रेमी सविता सनिरा सम्झना घलान त्यसै गरी विजय थापा र नेम छुटेका अल ए टु जेड फ्रेन्डलाई मिठो सम्झनाको साथमा मिठो माया good night have a sweet dream हजुर एन्ड अल फ्रेन्डलाई ओके दादा भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र तपाईँका कमेन्टहरू पढिरहेको छु तपाईँका कमेन्ट सकेसम्म सबै पढ्ने कोसिस जारी नै छ र तपाईँका कमेन्टहरूलाई म कार्यक्रम स्थान दिँदैछु यो नेट अलिकति स्लो भयो भने लोडिङ भएको गर्छ है जे <laughs> जे होस् तपाईँका सबै एसएमएसहरू पढ्ने प्रयास गरिरहेको छु तपाईँका कमेन्ट पनि पढ्ने प्रयास गरिरहेको छु यतिखेर कमेन्ट पढिरहेको छु तर के गर्नु <laughs> लोड हुँदा हुँदा लोडिङ लोडिङ लोडिङ हुँदा हुँदा कुरा कुरा तपाईँका एसएमएसहरू चाहिँ मैले बन्द गरिसकेको छु तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारैभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र अनि तपाईँको एकदमै राम्रा भावनाहरू तपाईँका प्रेमका कुराहरू मसँग छन् र अब भने तपाईँका सबै कमेन्टहरू मध्येमा बाँकी कमेन्टहरू राख्दैछु त्यस पछाडि हामी कार्यक्रमलाई भिड मार्नतर्फ लाग्छौँ यतिखेर कमेन्ट गर्नुभएको छ तामाङ नि छुच्ची सुबिजीले फेरि नमस्ते है दादा अघि आधी एसएमएस मात्र पढ्नुभयो सो मेरो काले यनलाई भुल्न सकिनँ एन मनमुटुदेखि नै धेरै धेरै सम्झिरहेको छु भनिदिनु है भन्नुभएको छ मि तामाङ नि सुबी हर्नमाडी ओकेश दादा गुड नाइट बाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि र अब चाहिँ पुरा एसएमएस पढ्न पाएँ लाउनु एजी कता हुनुहुन्छ धेरै सम्झिरहनु भएको छ सुबिजीले यो मैले तपाईँलाई भनिदिएँ है त सुबिजी थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ घलानको छोरोजीले फेरि कमेन्ट गर्नुभएको रहेछ <laughs> मेरो दाजुभाइ भन्ने कि आफ्नो आफन्त <laughs> हुन तपाईँ सबै आफन्त तपाईँ सबै साथी तपाईँ सबै आफ्नो मान्छे यो थर कास्ट एउटै भएको भएर मात्र भने मैले फेरि चन्द्रले हामीलाई चाहिँ टाढाको सोध्छ कि क्या हो भनेर चाहिँ नसोच्नु होला तपाईँ पनि मेरो मुठुमा हुनुहुन्छ मुठुको एक कुनामा जहाँ एउटा सुन्दर ठाउँ छ एउटा स्थान छ तपाईँको लागि तपाईँको लागि मेरो सम्मान छ मेरो माया छ मेरो सम्झना छ थ्याङ्क सो मच अर्को उहाँले कमेन्ट गर्नुभएको छ चन्द्र दादा म फ्रम हेटौँडा अट्ठाइस लेबरबाट I love you so much दादा and I miss you so much tata bye bye my Facebook friend missing you good night I love you भन्नुभएको छ miss you too love you too and I miss you so much फेरि पनि है थ्याङ्क सो मच अर्को एसएमएस अर्को कमेन्ट गर्नुभएको छ घिसिङ कविताजीले उहाँले खेविता लेख्नु भएको छ उहाँको वास्तविक नाम चाहिँ के हो यता लेख्नु भएको छ किन अह हाई दादा खाना खानुभयो त मेरो सन्देश भन्नुपर्दा माई अल फेसबुक फ्रेन्डहरूलाई miss you and my lovely मामु एन्ड बाबालाई अल टाइम मिस यु भन्दै ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क सो मच अवश्य पनि खाना भइसकेको छ आज खाना अलिक धेरै खाएँ क्या अलिक गाह्रो गाह्रो लागिरहेको छ मलाई <laughs> जे होस् तपाईँको माया तपाईँको साथ तपाईँको यस्तै एसएमएसहरूले गर्दा खुसी लाग्छ मलाई चाहिँ यतिखेर अर्को कमेन्ट गर्नुभएको छ असफल प्रेमी विनोद गोलेजीले हाई दादा मि विनोद गोले फ्रम बुढी चौर आठबाट मेरो प्यारी मनकी माया डी तिमीलाई मैले धेरै मिस गरिरहेको छु र म तिमीलाई धेरै माया गर्छु पनि म हरपल तिम्रै यादमा हराउँछु आई लभ यु डी भाइदा भन्नुभएको छ थ्याङ्क सो मच यति मिठो भावना डिजीले पनि डिजीले पनि सुनिरहनु भएको होला थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ मार्कुस घिमिरेजीले हेलो ब्रो दर्शन एन्ड नमस्कार आई एम मदन घिमिरे हेटौँडा चौधबाट हेटौँडा चौध पदमपोखरी हाल मलेसियामा मेरो परिवार धेरै मिस गर्दै विशेष माई वाइफ नानी एन्ड सानो सानो जोयालाई जोयललाई धेरै मिस एन्ड लभ यु भन्दै मेरो आफन्तहरू सम्पूर्णलाई मिस गर्दै बिदा हुन्छु bye uh take care good night bro भन्नुभएको छ थ्याङ्क सो मच अवश्य पनि तपाईँको सन्देश सुनिरहनु भएको होला पदम पोखरीबाट नानीजी सुनिरहनु भएको छ भने तपाईँलाई धेरै सम्झिरहनु भएको छ है त मदन घिमिरेजीले धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ मनिषा बलजीले दादा नमस्ते स्पेसली मेरो मुटुको धड्कन कान्छोलाई हर्फल लभ यु सो मच भन्न चाहन्छु एन्ड म उही लजालु माएको सङ्गम मनिषा कान्छो मनी भन्नुभएको छ अर्को कमेन्ट गर्नुभएको छ टुक्रिएको मन्जीले हेलो दाजु यो सुनसान रातिकालीन अभिवादन एन्ड नमस्कार है माम लिनु भइसकेको होला नि है भन्नुभएको छ अवश्य पनि खाइसकेको छ तपाईँले पनि खानुभयो होला खै दाजु के भन्नु यो दुःखी मान्छेको यस्तै हो जहिले नै आफूले जुन मान्छेलाई आफ्नो मनमुठमा सजाएर राखेको थिएँ त्यही मान्छेले यो मुठो जलाएर गयो त्यसैले मन जलिरहेको छ यो नै माया हो दाजु कि यो नै माया हो दाजु हजुरले नै भनिदिनु न मि मिना ओके शुभरात्रि भाइ गुड नाइट भन्नुभएको छ मिनाजी माया त्यही नै हो या खुसी पनि हो म पनि कन्फ्युजनमै छु तर मायामा पीडा हुन्छ नै अवश्य पनि कसैलाई सम्झिनु कसैको यादमा हरफल कल्पिरहन कसैलाई सम्झँदा सम्झँदै कहिलेकाहीँ काम बिगार्नु कसैलाई सम्झँदा सम्झँदै एकहरू हुनु जसले छोडेर गयो उसैको मायामा रुनु जसले हामीलाई घात गर्यो उसैको सम्झनामा छटपटिनु मायाका परिभाषाहरू यस्तै हुन् मलाई पनि यस्तै लाग्छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सबिना लामाजीले दर्शन दादा म सबिना भैँसी छबाट मेरो सन्देश मेरो मनको मान्छे विकासलाई miss you and love you भन्दै छुट्टिन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ भुवन तामाङजीले हाई दादा म भुवन तामाङ फ्रम गढिनौ लाग्थ्यो माया फुल हो आज काँडा भएको छ लाग्थ्यो उनी मेरो हुन् आज टाढा भएको छ भन्नुभएको छ यदि भन्न चाहन्छु दादा कसै कसैलाई भन्नुभएको छ कसै कसैले पनि सुनिसक्नु भएको होला धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि साथीहरू सबैलाई धेरै धेरै धन्यवाद ज जसले कमेन्ट गर्नुभयो अब भने तपाईँ कमेन्टहरू लिन सक्दिनँ ज जसले एसएमएस गरिदिनु भयो जम्मा जम्मी सत्तरीवटा एसएमएसहरू पनि पढेको थिएँ र कमेन्ट पनि पैँतालिस पचासवटाको हारहारीमा पढेर सकाएँ धेरै धेरै धन्यवाद छ तपाईँ सम्पूर्णलाई कार्यक्रम सुनाइदिनु भयो आगामी दिनमा पनि तपाईँको यस्तै माया र साथको अपेक्षा गर्दै आज पनि एसएमएस गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद रेडियो सुनेर साथ दिनुहुने तपाईँ तमाम साँचो माया गर्नुहुने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस्त नमस्ते शुभरात्री